माया मेरी साँझ बने डोली चढे आउँछिन् चढी आउँछिन् एकान्तमा परेलीमा लुकेर रातभरि हराउँछु तुली सपनीमा बोलाउँछिन् शीत भई हाँस्दै बिपनीमा रातभरि हराउँछु तुली सपनीमा बोलाउँछिन् शीत डुबे पनिमा दिनभर छाया बने अघि पछि हुन्छ एकान्ता ಕರಿನೆ